ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभर एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजीको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि चिनिया राजदूत बु चुन्ताई बीच शुक्रबार बिहान समसामिक राजनीतिक अवस्थाका विषयमा कुराकानी भएको छ कोइराला निवास महाराजगंजमा भेटवार्तामा उहाँहरूबीच नेपालको राजनीतिक अवस्था अवस्था संविधान सभाको चुनाव लगायतका विषयमा कुराकानी भएको कोइरालाको निजी सचिवालयले जनाएको छ राजदूत चुन्ताईले फ्री तिब्बत अभियान र तिब्बतको सुरक्षामा नेपालको भूमिका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो चीन भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज व्यापारिक सहर सेन्नेजको अवलोकन भ्रमण गर्नुहुने भएको छ अध्यक्ष प्रचण्डले आर्थिक विकास र व्यापारका लागि चर्चित सेन्नेजनको अवलोकन भ्रमण गर्नुहुने उहाँका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिनुभयो यसअघि हिजो उहाँले चिनिया राष्ट्रपति सी जिनपिङसँग ग्रेट हल अफ द पिपुल्समा पिपुल्समा भेटवार्ता गर्नुभएको थियो भेटमा राष्ट्रपति पिङले छिटो संक्रमणकालको अन्त्य गर्न आग्रह गर्नुभएको थियो राष्ट्रपति पिङले नयाँ चुनावका लागि आवश्यक सहयोग गर्ने वचन समेत दिनुभएको थियो अध्यक्ष प्रचण्ड सहितको टोली भोलि हङकङ हुँदै नेपाल फर्कनेछ सप्तरी मकानपुर र पर्वतमा भएका गाडी दुर्घटनामा तीनजनाको ज्यान गएको छ सप्तरीको भारत दहमा बिहिबार राति साढे नौ बजी ट्र्याक्टर र मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको ज्यान गएको छ हनुमान नगरबाट राजविरासका लागि छुटेको को नौ प नौ एक पाँच शून्य नम्बरको मोटरसाइकल नम्बर नखुलीको ट्र्याक्टरसँग ठोकिँदा सप्तरी राजविरासका कमल शाहको ज्यान गएको हो मोटरसाइकलमा रहेका लालकुमार शाह घाइते हुनुभएको छ मकनपुरको मनहरीमा बिहिबार राति एघार बजे बस र ट्रक ठोकी एक एकजनाको ज्यान गएको छ अठारजना घाइते भएका छन् हेटौँडाबाट काठमाडौँका लागि छुटेको नाचार ख र एक छ तिन दुई नम्बरको ट्रकसँग ठोकिएर नाचार ख चार तिन चार आठ नम्बरको बस पल्टिँदा एकजनाको ज्यान गएको हो ज्यान जानेको पहिचान भएको छैन यस्तै पर्वतको कुस्माबाट पोखराका लागि छुट्टीको नाचार ख आठ दुई पाँच सात नम्बरको बसको ठक्करबाट एक बालकको ज्यान गएको छ बिहिबार राति कुष्मा बजारको खरेहामा बसले ठक्कर दिँदा बागलुङ नगरपालिकाका नौ वर्षीय गोपिन गौचनको ज्यान गएको प्रहरीले जनाएको छ पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुशरफलाई प्रहरीले पक्रेको छ राजधानी इस्लामाबादको बाहिरी क्षेत्रमा रहेको आफ्नै फार्म हाउसबाट प्रहरीले शुक्रबार बिहान पूर्व राष्ट्रपति मुशरफलाई पक्राउ गरेको हो इस्लामाबाद उच्च अदालतले बिहिबार मुशरफको जमानतको माग खारेज गर्दै पक्राउ आदेश जारी गरे पनि उहाँ अदालतबाट निस्किएर आफ्नो फार्म हाउसमा बस्नु भएको थियो प्रहरीले रातभर नजरबन्दमा राखेर बिहान गिरफ्तार गरी इस्लाम इस्लामाबाद जिल्ला अदालतमा पेश गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् अदालतले मुशरफका वकिल र प्रहरीको आग्रहमा दुई दिन उहाँलाई फार्म हाउसमा नजरबन्दमा राख्न अनुमति दिएको थियो सुरक्षा खतराका कारण मुशरफको घरलाई जेलको स्वरूप दिन प्रहरी र वकिलले माग गरेका थिए मुशरफ दुई दिनपछि रावलपिण्डीको आतंकवाद विरोधी अदालतमा प्रस्तुत हुनेछन् सन् दुई हजार सातमा राष्ट्रपति रहेका बेलामा साठीजना न्यायाधीशलाई बर्खास्त गरी नजरबन्दमा राखेको मुद्दामा अदालतले बिहिबार पक्राउ आदेश जारी गरेको हो त्यति बेला सङ्कटकाल लगाएर मुश्रफले संविधान खारिज गर्नुभएको थियो चुनावमा अल पाकिस्तान मुस्लिम लीगलाई नेतृत्व दिन मुश्रफ गएको महिना निर्वाचनबाट पाकिस्तान फर्कनु भएको थियो उहाँमाथि अन्य आपराधिक मुद्दा समेत अदालतमा विचारधीन छन् र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि एकमात्र खेल हुने भएको छ बेलुका सवा आठ बजीपछि हुने खेलमा सनराइज हैदराबाद र किङ्स इलेभेन पन्जाब भेट्नेछन् अहिलेसम्म छ खेल खेलेको हैदराबाद आठ अङ्कका साथ तेस्रो स्थानमा छ भने चार खेल खेल्दै चार अङ्क बटुलेको पन्जाब अङ्क तालिकाको छैटौँ स्थानमा छ यसैबीच दिल्ली डियर डेभिल्सले प्रतियोगितामा लगातार छैटौँ हार बिहेको छ गैराती सम्पन्न खेलमा चेन्नई सुपर किङ्सले दिल्लीलाई छ्यासी रनको फ्राकिलो अन्तरले पराजित गरेको हो सँगै चेन्नई पाँच खेलमा तिनमा जित र दुईमा हार बिर्दै छ अङ्कसै चौथो स्थानमा खुलेको छ चेन्नईले दिएको एक सय सत्तरी रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली सत्र दशमलव तीन ओभरमा तिरासी रनमा अल आउट भयो हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो समाचार कक्षबाट म सुजिता बिदा नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head